म यति बेला गुल्मीको छापाहिले गाविस वडा नम्बर छमा पर्ने छापाहिले माध्यमिक विद्यालयको प्राङ्गणमा छु र यहाँनिर विद्यालयको पुरानो भवन भत्किएपछि यहाँका विद्यार्थीहरू खुल्ला आकाशमुनि पढ्न बाध्य भइरहेका छन् यही समस्या स्थानीयवासीबाट बुझेर म यस माध्यमिक विद्यालयको प्राङ्गणमा आइपुगेको छु यहाँनिर रहेका दुई हजार चौन सालतिर बनेका भवनहरू जीर्ण ठाँटी जस्तै देखिन्छन् यहाँ चाहिँ विद्यार्थीहरू खुल्ला आकाशमुनि बसेर पढ्न बाध्य भएका छन् यस विद्यालय भन्दा हिँडेर करिब दस मिनट लाग्छ अर्को भवन नयाँ भवन बनेको छ त्यहाँ र यता जो पुरानो भवन छ यहाँ कक्षा एकदेखि पाँचसम्म विद्यार्थीहरू पढ्ने गर्दछन् यहाँका विद्यार्थीहरू खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् यसप्रति सम्बन्धित निकायको ध्यान जाओस् भन्नका लागि स्थानीयवासीबाट विशेष गरेर हाम्रा मित्र एकजना हुनुहुन्छ यहाँ स्थानीय बासिन्दा यसै वडा नम्बर छमा घर हुने ओम कार्कीजीले पनि मलाई जानकारी गराउनु भयो उहाँ चाहिँ अन्टा सबियुका जिल्ला अध्यक्ष हुनुहुन्छ यस विद्यालयका बारेमा बारेमा उहाँसँग सोध्न गइरहेको छु अम्जी यो भवन भत्किएर पनि तपाईँ एउटा विद्यार्थी सङ्गठनको नेता पनि हुनुहुन्छ के कस्तो पहल भइरहेको छ यसमा गत साउन महिनामा बाढी पहिरोसँगै अब यहाँ चाहिँ विद्यालय भत्किसकेपछि यहाँको व्यवस्थापन समिति प्रधान अभिभावकहरूको चाहिँ उपस्थितिमा बैठक बस्यो र जिल्ला शिक्षा कार्यालयमा सम्बन्धित निकाय भनेको जिल्ला शिक्षा कार्यालय जिल्ला शिक्षा कार्यालयमा निवेदन पुगिसकेको छ र जिल्ला शिक्षा कार्यालयबाट पर्ने सेवा सुविधाका बारेमा भवन निर्माणका बारेमा अहिलेसम्म अहिलेको सालको चाहिँ बजेट बजेट विनियोजन भइसकेको छैन हामीलाई आशा छ हामीहरू त्यहाँ जिल्ला शिक्षा अधिकारीले जानकारी गराएका छौँ र चाहिँ त्यो बजेट विनियोजन हुँदा छापेले माध्यमिक विद्यालयलाई पनि चाहिँ हेरिन्छ र त्यो चाहिँ विद्यालयको अवस्था अनुसार सुदृढीकरण गर्ने योजना पर्छ भन्ने हामीले सोचेका छौँ यहाँनिर मैले देखिरहेको छु यस विद्यालय भवन मात्र नभएर यहाँ को शौचालयसम्म जीर्ण छ त्यहाँ अब प्रयोगविहीन अवस्थामा छ यहाँका विद्यार्थीहरू दायाँ बायाँ झाडीहरूमा जान बाध्य भएको देख्न सकिन्छ म यसै विद्यालय प्राङ्गणमा यहाँका प्रधान अध्यापक श्यामलाल गिरीसँग छु श्यामलाल गिरीजी जुन यसरी भवन यस्तो जीर्ण छ यसबारेमा सम्बन्धित निकायको बेलैमा ध्यान नगएको हो कि के हो के पाउनुहुन्छ धन्यवाद प्रेमजीलाई यो निकाय हाम्रो चाहिँ जो गत भदौ आठ नौ गतिको अविरल वर्षाको कारणले राति भवन भत्कियो सम्भवतः दिनमा भएको भए यहाँ ठुलो मानवीय क्षति हुन्थ्यो रातिमा भएको कारणले हाम्रो मानवीय क्षति हुन सकेन पुगेन भौतिक क्षति मात्रै भयो र यसको लगत्ती हामी उसै दिन इलाका प्रहरी कार्यालय इस्मामा जाहेर गऱ्यौँ र प्रहरीहरू प्रहरी साथीहरू आएर यहाँको रिपोर्ट लैजानुभयो अनि त्यो रिपोर्ट हामी जिल्ला प्रशासन कार्यालय गुल्मिया गयौँ गुल्मियाबाट सिफारिस गराएर जिल्ला शिक्षा कार्यालय जिल्ला शिक्षा कार्यालय तमगासमा जिल्ला शिक्षा अधिकारी ज्यूलाई नै हस्तान्तरण गरेका छौँ र उहाँले के भन्नुभएको छ भने म यसको सम्पूर्ण रिपोर्ट थाहा पाएँ बुझेँ पत्र पत्रिका निस्किएको छ र जब भौतिक कोटाहरू वितरण गर्ने अवस्था हुन्छ मैले यसलाई पहिलो प्राथमिकता दिन्छु भनेर भन्नुभएको छ र त्यस्तै हामी अन्य अन्य सङ्घ संस्थाहरूमा पनि रेड क्रस पनि यो जारी गरेका छौँ लगायत अन्य अब राजनीतिक दलहरूलाई पनि यहाँ ल्याएर देखाइरहेका छौँ र आज तपाईँलाई पनि आयो हाम्रो चाहिँ जीर्ण भवन र भत्किएको भवनको प्रत्यक्ष देखाउने अवसर पायौँ र यसले हामी के आशा गरेका छौँ भने निकट भविष्यमै अथवा अहिलेको यो चाहिँ दुई हजार सत्तरी सालको सय सत्र हजार सत्तरी सालको भौतिक वितरण गर्ने सन्दर्भमा हाम्रो एक नम्बरमा पर्छ भन्ने हामी आशा लिएका छौँ र यदि कहीँ कतैबाट यसको दृष्टि रहेन भने सम्भवतः हामी यो विद्यालय यहाँ स्थानीय स्रोत साधनबाट सञ्चालन गर्न सक्ने अवस्थामा छैनौँ हामी विद्यार्थी जिल्ला शिक्षा कार्यालयको अनुमति लिएर अब विद्यालय तह नै कति लगभग मावि तह हामी विदा गर्नुपर्ने अवस्थामा रहन्छ त्यस कारण त्यस्तो स्थिति भए स्थिति आउने छैन र हामी जस सम्बन्धित निकायबाट दृष्टि पाउनेछौँ र विद्यालय भवन तुरन्त निर्माण गर्नेछौँ भन्ने आशामा छ र यसको सन्दर्भमा साथै उतापट्टि हाम्रो शान्ति मन्त्रालयबाट भवन बनेको छ र त्यो चार कोठे भवन सम्पन्न भएको छ र अहिले हामी विभिन्न राजनीतिक दलहरूलाई चाहिँ यसको ध्यान आकर्षण गराएका छौँ सम्भवत अहिले दस लाख रुपियाँ दाम नेपाल सरकारबाट परेको भन्ने छ त्यो पर्यो भने र यो चाहिँ जिल्ला शिक्षा कार्यालयबाट पनि दुई कोठे भवनको रकम पर्यो भने हामी संयुक्त रूपमा त्यो रकम जोडेर चार कोठे भवन तल थप्ने भन्ने कार्यक्रम हाम्रो रहेको छ पक्कै पनि हामीले यो देख्यौँ यस्तो भवनको अवस्था अनि शौच अवस्था प्रति सम्बन्धित निकायको ध्यान जाओस् भन्दै म यस विद्यालयको स्थलगत रिपोर्टबाट विदा हुन्छु धन्यवाद